पद्धति मार्फत उपचार सुरु गरिएको हो पाँच दिनसम्म विकिरण पद्धति मार्फत उपचार गरे पनि प्रधानमन्त्री कोइराला केही दिनको आरम्भपछि स्वदेश फिर्ता हुनुहुनेछ नेकपा एमालेको नव महाधिवेशन शुरू हुँदैछ शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने मूल नाराका साथ एमालेको नव महाधिवेशन आजबाट शुरू हुन लागेको हो महाधिवेशनको उद्घाटन दिउँसो एक बजे काठमाडौँको बेरकुटी मण्डपमा अध्यक्ष जनलाल खनालले गर्नुहुनेछ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी पच्चिस गते सकिनेछ महाधिवेशनमा देशभरबाट दुई हजार प्रतिनिधि प्रविधि सहभागी हुनेछन् भने महाधिवेशनमा वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूह प्यानलले बनाएर चुनावी प्रतिस्पर्धामा देखिएका छन् यद्यपि प्यानलका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको औपचारिक घोषणा भने अझै गरिएको छैन यसैबीच महाधिवेशनको बन्द सत्रमा बहस सलफलमा पक्ष वा विपक्षमा लाग्न नपाइने व्यवस्था गरिएको हिमालयले जनाएको छ महाधिवेशन विद्युतीय मेसिन मार्फत एघार घण्टाभित्रै सम्पन्न गरी एक घण्टामै नतिजा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ भने महाधिवेशनमा चुनाव भइरहँदा मतदान स्थलमा स्थलमा सरकारी सुरक्षाकर्मी मात्र परिचालन गरिने इमाले जनाएको छ नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ बिहान एघार बजे बस्ने बैठकमा अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल दस्तावेज र सचिव नेत्र विक्रम चन्द विप्लवले पेश गरेको फरक दस्तावेजमाथि छलफल हुनेछ केन्द्रीय सदस्य सन्तोष बुढाले हिजो दुईवटै दस्तावेज पेश भएको र आजदेखि धारणा राख्ने क्रम शुरू हुने जानकारी दिनुभयो अध्यक्ष मोहन वैद्य किरणले जनयुद्धको छकमा जनविद्रोह कार्यदिशा नै ठिक भन्दै यसलाई आधार मानेर जाने प्रस्तावमा सचिव विप्लवले पुरानो कार्यदिशामा परिमार्जन गर्नुपर्ने जोडसहितको फरक दस्तावेज पेश गर्नु भएको छ विप्लवले सशस्त्र जनक्रान्तिलाई व्यवस्थित गर्न जनसङ्घर्षलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ कार्यदिशाकै कारण पार्टीमा समस्या आएको र कार्यदिशालाई थप सशक्त बनाएर पर्ने विप्लवको जोड छ अध्यक्ष वैद्यले जनसंविधानका लागि जोड गर्दै मोर्चाबन्दीलाई सशक्त बनाउनु पर्नेमा जोड दिएको स्रोतको भनाइ छ निर्वाचन आयोगले मंगिर चार गते भएको संविधान सभा चुनावको खर्च विवरण पेश नगर्ने प्रत्यक्ष तर्फका एक हजार आठ सय उनानब्बे जना उम्मेद्वारसँग स्पष्टीकरण मागेको छ आयोगले आज पत्रमा उम्मेद्वारको नामसहित सूचना प्रकाशित गरेर खर्च विवरण नबुसाएकोमा कारवाही किन नगर्ने भन्दै एक हप्ताभित्र सफाई पेश गर्न आग्रह गरेको छ चुनावको अन्तिम नतिजा आएको पैतिस दिनभित्र खर्च विवरण जिल्ला निर्वाचन कार्यमा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था भए पनि नेपाली कंग्रेस नेकपा एमाले एकीकृत नेकपा माओवादी लगायतका दलका एक हजार आठ सय नब्बे जनाले खर्च विवरण नबुझाएको निर्वाचन आयोगले सुनाएको छ उम्मेद्वारले एक हप्ताभित्र निर्वाचन आयोगमा सिधै वा जिल्ला निर्वाचन कार्यालय मार्फत सफाई पेश गर्न सक्ने आयोगको भनाइ छ सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण नदिए खर्च विवरण पेश नगर्ने उम्मेद्वारलाई जरिवाना गरिने आयोगले सुनाएको छ नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लोडसेडिङ फेरि घटाउने भएको छ अहिले हप्तामा साढे पचपन्न घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सत्तालिस घण्टा मात्रै हुनेछ प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी निकालेको नयाँ तालिका अनुसार अब हप्तामा चार दिन सात घण्टा दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा बेसुली कटौती हुनेछ दिनमा जलस्तर बढेर विद्युत गृहहरूले क्षमता अनुसार उत्पादन गर्न थालेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो वर्षमा पनि माघ सरकार र आन्दोलनरत नेपाल पारा पाराभेटनरी एन्ड स्टक एसोसिएसन बीच आज वार्ता हुँदैछ विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको एसोसिएसन र सरकार बीच बिहान साढे दस बजेपछि कृषि मन्त्रालयमा वार्ता हुन लागेको हो एसोसिएसनका वरिष्ठ उपाध्यक्ष रामप्रसाद मेहताले वार्ताका लागि पत्र पठाइसकेको भन्दै वार्तामा साने तयारी भएको जानकारी दिनुभयो बुधबारको अनौपचारिक सलफलमा सरकार सकारात्मक देखिएको भन्दै माग पूरा हुनेमा आफूहरू आशावादी रहेको उहाँले बताउनुभयो यसैबीच केन्द्रीय दुग्ध सहकारी संघले वार्ताद्वारा समयमा समस्या तत्काल समाधान गर्न सरकार र आन्दोलनरत Nepal para veterinary and livestock एसोसिएसनले आग्रह गरेको छ एसोसिएसनको माग जायज भए पनि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रनु उचित नभएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ संघका अध्यक्ष नारायण प्रसाद सापकोटाले निकालेको विज्ञप्तिमा नेपाल पाराभेटनरी एन्ड लाभिष्टक एसोसिएसनको आन्दोलनका कारण संयौं पशु र उपचार अभावमा मरिसकेका विश्वबाट थुनेलो कृत्रिम गर्भदान भ्याक्सिन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 मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रिय सुरक्षा संस्थाले भारतको सत्ताधारी दलमाथि गुप्तचरी गरेको नयाँ आरोप देखा परेपछि भारतले अमेरिकी दूतावासका उच्च कूटनीतिज्ञलाई बोलाइ गुनासो गरेको छ भारतीय विदेश मन्त्रालयका एक अधिकारीका अनुसार यस विषयमा आवश्यक प्रतिक्रिया तथा पुनः यस प्रकारको काम नहुने आश्वासनको अपेक्षा गरिएको जानकारी दिइएको बताउनुभयो उक्त गुप्तचर संस्थाका पूर्व कर्मचारी एडवर्ड स्टोडनले उपलब्ध गराएको र वासिङटन पोस्टले सार्वजनिक गरेको नयाँ दस्तावेजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भारतमा प्रमुख प्रतिपक्षी भएको समयमा सन् दुई हजार दसमा एनसेलले उक्त पार्टीमाथि गुप्तचरी गर्न अनुमति लिएको उल्लेख गरिएको छ भारतले यस विषयमा अमेरिकासँग यसअघि दुई पटक गुनासो गरिसकेको छ उक्त स्रोतले वासिङटनले दुवै पटक उक्त गुप्तचरी कार्यक्रमको विषयमा जानकारी उपलब्ध गराउने विषयमा अध्ययन गर्ने भन्ने आश्वासन दिएको र विस्तृत विवरण नदिएको उल्लेख गरेको छ इराकी प्रधानमन्त्री नोरी अल मलिकले हिजो इराकलाई विभाजन गराउन सक्ने गरी व्यापक भूभागलाई नियन्त्रणमा लिने लडाकुलाई समर्थन कम गर्न मेलमिलापको प्रयासका लागि माफीको घोषणा गर्नु भएको छ इराकको नयाँ संसदको बैठक नाटकीय रूपमा स्थान स्थगन भएपछि प्रधानमन्त्री मलिकको यो घोषणा आएको हो अन्तर्राष्ट्रिय नेताहरूले इराकी राजनीतिज्ञहरूलाई विद्रोहीसँग संघर्ष गर्न एक हुन आग्रह गरेका छन् उनीहरूले इराकी राजनीतिज्ञहरूलाई समय खेर नफाल्न पनि आग्रह गरेका छन् अर्कातिर शक्तिशाली जहाजी जिहादी समूहले भएका पेसागत व्यक्तिहरूलाई हालै घोषणा गरिएको इस्लामी मुलुकलाई सहयोग गर्न आग्रह गरेको छ साप्ताहिक रूपमा टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री मालिकले जिहादीलाई प्राप्त भएको व्यापक समर्थन विभाजन गर्न खोज्नु भएको देखिएको छ जिहादी पूर्व शासक शाह सद्दाम हुसेन तथा सरकार विरोधी आदिवासी समुदायले पाँच प्रान्तको ठूलो भूभागलाई आफ्नो नियन्त्रणमा लिएका छन् र लाखौं व्यक्ति विस्थापित भएका छन् उहाँले हत्यामा संलग्न व्यक्ति बाहेक राज्य विरुद्ध क्रियाकलापमा संलग्न सबै आदिवासी तथा सबै जनतालाई आफूले आम माफीको घोषणा गरेको बताउनुभयो उहाँले यी व्यक्तिलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठमा प्रवेश गरेका दुई टिम गरेका टिम बीच भोलिदेखि प्रतिस्पर्धा हुने भएको छ यसैबीच क्वार्टर फाइनलमा Brazil Netherlands Germany France Colombia Argentina Belgium र कोस्टारिकाले यस अघि नै स्थान सुरक्षित गरिसकेका छन् बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन प्रधानमन्त्री कोइरालाको आग्रह आफ्नो स्वास्थ्य भन्दा देशको चिन्ता बढ़िरहेको कोइरालाको भनाई नेकपा एमालेको नव महाधिवेशन आजबाट शुरू हुँदै महाधिवेशन विद्युतीय मेसिन मार्फत सम्पन्न गरे एक घण्टामै नतिजा सार्वजनिक गर्ने गुप्तचरी गरेको आरोपमा भारतद्वारा अमेरिकी दूतलाई बोलाइयो इराकी प्रधानमन्त्रीद्वारा माफीको घोषणा र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम आठको खेल भोलिदेखि शुरू हुने त बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस्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 हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि चार थोप्रो के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आलुमिनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हो नि काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेसपा सोलार र सोलार सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस नमस्कार खडानन्द गुरु नमस्कार नमस्कार लौ न गुरु मेरो यो गाडी जहाँ लगेर सर्भिस गरे पनि टल्किँदै टल्किएन मेरो हात हेरेर भनिदिनु पर्यो <laughs> यो गाडीलाई कहाँ लग्यो भने न यहाँ जस्तै हुन्छ लौ न गुरु भल्युम तस्यत नारायण नारायण काशी काशी हेर्न यो बच्चाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त सबैलाई थाहा छ नि खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाउ न तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने वास हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काली अटो वर्कसप खैरनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण विक मोबाइल अन्ठानब्बे शून्य छत्तिस त्रिसठी चार सय छैसठी नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता ल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नल्याउ कवि खुसीसँग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल माने जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुन चाँदी पसलमा नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल हाम्रा पूजनीय पिता तर्कबहादुर बेसुलालको चौरासी वर्षको उमेरमा यही असार आठ गते भएको असामयिक निधनमा सागर जानुहुने समवेदना प्रकट गर्नुहुने इष्टमित्र छरछिमेक बन्धु बान्धवहरूमा यही असार उन्नाइस गते पर्ने बाह्रौं दिनको पुण्यतिथिमा आफ्नै निवास चैनपुरमा गहुँत ग्रहणका लागि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ छोरा बुहारीहरू बहादुर बेसुराल शान्ता बेसुराल खुमबहादुर बेसुराल नवकुमारी बेसुराल ज्ञानबहादुर बेसुराल गौरी बेसुराल ससुराल एवं समस्त विश्वराल परिवार गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार